छ तपाईँकै सम्झना तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी उपस्थित भइसकेका छौँ र आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला तपाईँले अर्पण समर्पणको श्रृङ्खला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रमको उद्देश्य तपाईँलाई थाहा नै छ तपाईँ अलिकति आफ्नो घर परिवार आफन्तहरूबाट साथी सङ्गीबाट टाढा हुनुहुन्छ टाढा जाँदै हुनुहुन्छ अथवा टाढा गइसक्नु भएको छ अथवा फर्किँदै हुनुहुन्छ तपाईँ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा रहेर सन्देशहरू छोड्न सक्नुहुनेछ आफ्नो आफन्तसम्म र त्यसको लागि तपाईँको लागि दुईवटा बाटो हामीले खुल्ला गरेका छौँ र खुल्ला सधैँ गर्छौँ दुई बजेको अर्पण समाचार पछि करिब करिब तिन बजेसम्म र यति बेला भने कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ जयमङ्लाबाट सक्कु गुरुङ हजुर के गर्नुहुन्छ सक्कुजी अब कलेज पढ्ने कलेज पढ्ने कतिमा पढ्नुहुन्छ नि टुवेल्भमा टुवेल्भमा कस्तो चलिरहेछ त पढाइ राम्रो राम्रो छ अनि हजुरको नाम के हो सम्झना दिदी होइन त ओहो म सम्झना जस्तो लाग्यो र ओ जस्तो लाग्यो कस्तो सम्झनाको र मेरो बोली मिल्दो रहेछ है हो र तर म त होइन ए अनि खाजा खाइसकेँ मैले तपाईँले खानुभयो खाइसक्नु भयो हजुर ल ठिक छ आज कार्यक्रममा पहिलोपटक हो र हजुर ठिकै छ आगामी नि फोन लाग्थेन एहे हो है हजुर अनि अर्पण समर्पण सधैँ सम्झना मिसले चलाउनु हुन्थ्यो सुन्नु भएको थियो र चाहिँ हो जस्तो एहे त्यस्तै त्यस्तै लाग्यो है हजुर ल ठिकै छ जो भए पनि के भएर है हजुर अनि आज अर्पण समर्पण मार्फत सम्झिने चाहिँ यहाँले कसलाई सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो फ्रेन्डहरू कलेज पढ्ने फ्रेन्डहरू जम्मालाई हुन्छ आउँदै गर्नुहोस् है अब अब फेरि फेरि ल नमस्कार को हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा हुनुहुन्छ तपाईँ र तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्तसम्म हामी पुर्याउने नै छौँ दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र यति बेला पनि कार्यक्रममा एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि राख्नुपर्छ विशेष गरी आजको यो श्रृङ्खलामा मैले नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको लागि राख्नेछु र यति बेला पनि तपाईँको लागि राख्न चाहन्छु निकै नै चर्चित गायिका अन्जु पन्तको सुरमा कहाँ थियो तिमी रङ्गमञ्च उठेपछि आयो एक सय चार थोप्लो पाँच मेगा हर्ट ए कान्छा कता हिँडिस हातमा कलम र काबी पनि बोक्या छस् कहाँ हुनु नि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ पर्छ है ल अङ्कल पनि हाम्रै सोरा चोक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package webpage designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot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 login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी हामी तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथी साथीभाइ सम्म पुर्याउँछौँ केही भन्न मन लागेको छ आफन्तको लागि भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ यति बेला कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत मिलेको छ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म प्रहरी चौकी कुमरोजबाट सुभाष थिङ हजुर सुभाष थिङ अनि के छ सुभाषजी हालखबर सब ठिकठाक छ गर्मी छ पानी परेछ दिदी हजुरको हाम्रो पनि एकदम ठिकठाक छ राजको पनि ठिक छ मेरो पनि ठिक छ सबैजनाको एकदम ठिक छ पानी अघि चाहिँ परेको थियो अहिले चाहिँ परेको छैन कि जस्तो लाग्छ म भित्र हुँदासम्म परेको थिएन अब अहिले परेको भएछ मलाई थाहा छैन है जे होस् एकैछिन अगाडि चाहिँ निकै नै अकस्मात पानी परेको थियो है अनि सुभाषजीको खाजा भइसक्यो कि भएको छैन ए भनेपछि कति बेला हुन्छ त तिन चार बजेतिर हुन्छ तिन चार बजी है ल ठिक छ अनि आज अर्पण समर्पणमा आउनु भएको छ क कसलाई सम्झिन मन लाग्यो सर्वप्रथम त यो लङ्का लाइनमा बस्ने मेरो दिदी रोजीले रोजी गुरुङ देवी गुरुङ होइन अनि बिना क्लब चौकमा बस्ने बहिनी सावित्री तामाङ अनि कुमरोडमा बस्ने बस्ने यमुना अमृता गडौलीमा बस्ने मेरो मामा फुपू अनि तपाईँले बहिनी शान्ति अमृता मेरो घर चाहिँ मेरो घर चाहिँ मकवानपुर जिल्ला मनहारी गाविस वडा नम्बर दुई रूपाचुरी रन्दा डाँडा भन्ने ठाउँमा पर्छ मेरो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 हुँदै कोही साथी आइसक्नु भएको छ नमस्कार हजुर जी नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकबाट शान्ति कोराकबाट शान्ति अनि के छ हाम्रो शान्तिजीको हाल खबर एकदम ठिक छ दिदी एकदम ठिक छ खाजा खानुभयो कि खानु भएको छैन मेरो खाजा भएको छैन दिदी हजुरको भयो मेरो त भइसक्यो त हो र उसो भए आज एक्लै खाइदिनु भयो एक्लै खाइदिएको नि कति शान्तिजीलाई पर्ख्यौँ त नि अनि कहिले आउनुहुन्न हो र है भोलि आउनुहोस् है त साढे दुई बज्नभन्दा अगाडि नै दुई बजे आउनुहोस् अनि ट्याक्कै सँगै मिलेर खाउँला नि है अनि आज को कसलाई सम्झिनुहुन्छ सर्वप्रथम हजुरलाई धन्यवाद टेक्निसियनको दादाको लागि हजुर सूर्य दादाको लागि सुभाष दादाको लागि सोम दादाको लागि अनि त्यहाँबाट अर्पण हो लिमिटको लागि अनि मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हजुर नमस्कार नमस्ते शान्तिजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यस श्रृङ्खलामा हुनुहुन्छ तपाईँ र तपाईँको सम्झना तपाईँको सन्देशलाई तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यति बेला भने एउटा निकै नै रमाइलो खालको आवाज तपाईँको माझमा राख्न चाहन्छु निकै नै सुमधुर स्वरका धनी निकै नै चर्चित गायक शिव परियारको स्वरमा लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भयो good it.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 निकै नै मिठो आवाजलाई नै थोरै अगाडि बढाउन चाहन्छु जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हाँस्दै जिउने मान्छे कुन छ र हर मान्छेले दिन र रात दुवै हर मान्छेले हर राजी दुवै दुवै नै पर्दो रहेछ नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र पुरा हुन्छ कुनै सपना हुन्न कुनै सपना पुरा हुन्छ कुनै सपना हुन्न मनको इच्छा नै मर्दा कसको मन पुरुन्न कसको मन पुरुन्न जिन्दगी भर मिलन मात्रै कहाँ जिन्दगीभर मिलन मात्रै कहाँ हुन्छ जिन्दगीभरै माया पाउने मान्छेको हुन्छ निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ र यस्तै आवाज अनि तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको अन्तमा आइसकेका छौँ र अब भने कार्यक्रमबाट विदा पनि माग्नुपर्छ के जस्तो लागिरहेछ तिनजेलसम्म तपाईँले अर्पण समर्पणको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु फोन गर्नुहुने तपाईँप्रति आभारी छु र तिनजेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र राजले राजलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु तपाईँलाई भेट्नको लागि चार बजे पछाडि रोजाइमा लुक भाकाको व्यवसाय लिएर आउनेछु हवस् त नमस्कार जति सुकै सुन्दर होस् फुल एक दिन ओइली झर्छ जति सुकै सुन्दर होस् फुल एक दिन ओइली झर्छ आफूसँग जे छ त्यहीमा मन बुझाउनु पर्छ मन बुझाउनु पर्छ जिन्दगीभर खुसी मात्रै कहाँ हुन्छ र जिन्दगी भर नरोइ जिउने मान्छे कुन छ र जिन्दगी भर खुसी मात्रै कहाँ हुन्छ र जिन्दगी भर नरोइ जिउने मान्छे कुन छ र हर मन छेले हर মানছে দিন রাত দুবে আর মানছে হার जी दुबै भोग्नै पर्दो रहेछ भोग्नै पर्दो रहेछ भर सुख मात्रै कहाँ हुन्छ र तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम